गरेको योजनाको मस्यौदामा आउँदो दस वर्षभित्र गरिबी घटाएर नेपाललाई अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पुर्याउने लक्ष्य लिएको छ मस्यौदामा गरिबीको मुनि रहेको जनसङ्ख्या अठार प्रतिशतमा झार्ने लक्ष्य लिएको छ यसैगरी त्रिवर्षीय योजनामा कृषि क्षेत्रको सुधार जलविद्युत तथा ऊर्जाको विकास सडक तथा भौतिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको छ प्रस्तावित योजना उहाँले विकास प्रक्रियामा निजी सरकारी र सहकारी क्षेत्रको योगदान बढाएर दिगो फ्राकिलो र समावेशी आर्थिक रणनीति लिने उल्लेख छ राष्ट्रिय विकास परिषदको बैठकमा योजना क्षेत्रका विज्ञ सरकारवाला निकायका प्रतिनिधि लगायतले मस्यौदामाथि टिप्पणी र सुझाव प्रस्तुत गर्ने क्रम आज पनि जारी रहनेछ छलफलमा उठेका विभिन्न जिज्ञासाको योजना आएका उपाध्यक्ष डाक्टर रविन्द्र कुमार साकीले जवाफ दिनुभएपछि बैठक आजै सकिनेछ आज एकानब्बे अन्तर्राष्ट्रिय सहकारी दिवस तथा उन्नाइसौँ संयुक्त राष्ट्रसङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ अन्तर्राष्ट्रिय सहकारी महासङ्घ तथा संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार संसारभर यो दिवस मनाउने गरिन्छ दिवसको अवसरमा राष्ट्रिय सहकारी सङ्घले बिहान दस बजे अर्थात् अहिले केही बेरमा ओल्ड ट्रेड सेन्टर त्रिपुरेश्वर काठमाडौँमा विशेष कार्यक्रम गर्दैछ कार्यक्रममा मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले सम्बोधन गर्ने कार्यक्रम तय भएको सङ्घका उपाध्यक्ष विजयराज घिमिरेले जानकारी दिनुभयो नेपालमा विक्रम सम्बद्ध दुई साल चैत्र बिस गते चितवनको बखानपुरमा ऋण सहकारी संस्थाको स्थापनासँगै सहकारीको सुरुवात भएको थियो अहिले नेपालमा विषयगत तथा बहुद्देश्य गरी झन्डै सत्ताइस हजारभन्दा धेरै सहकारी संस्थाहरू रहेका छन् यस्तै दुई सय बयालिसवटा जिल्ला स्तरीय सङ्घ सोह्रवटा केन्द्रीय सङ्घ एउटा राष्ट्रिय सहकारी बैङ्क र यी सबैको छाता सङ्गठनको रूपमा एउटा राष्ट्रिय सहकारी सङ्घ रहेको छ यसैबीच मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले दिवसको अवसरमा सन्देश दिँदै सहकारीले नेपालको स्थानीय अर्थतन्त्रलाई बलियो पारेको बताउनु भएको आउँछ नेपालमा सहकारले अर्थतन्त्र र सहकारीका सदस्यमा आर्थिक परिवर्तन गर्न सफल भएको उहाँको भनाइ छ चर्चित डनको रूपमा परिचित दिनेश अधिकारी चरीमाथि गैराती काठमाडौँको बाफलमा गोली प्रहार भएको छ धादिङबाट फर्कने क्रममा रहेका चरीलाई बाफलमा गोली प्रहार भएको प्रहरले जनाएको छ दायाँ पाखुरामा गोली लागेका चरीको काठमाडौँको शिक्षण अस्पतालमा उपचार भइरहेको छ प्रहरले गोली प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको जनाएको छ चरीको अवस्था सामान्य छ चरी पछिल्लो समय नेकपा एमालेमा क्रियाशील हुनुहुन्छ वर्षासँगै आज बिहान खसेको पहिरोका कारण डानगढ मुगलिन सडक खण्डको दासढुङ्गा नजिकैको सडक अवरुद्ध भएको छ सडक अवरुद्ध हुँदा चितवनबाट काठमाडौँ तथा पोखरातर्फ छुटेका सबै सवारी साधन बीच बाटोमा रोकिएका छन् भने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 पुलमा भएको झडपमा ढुङ्गा हानाहान भएको थियो जारी झडपलाई सेनाले नियन्त्रणमा ल्याएको बिबिसीले जनाएको छ शान्तिपूर्ण विरोध र्यालीको आयोजना गरेको मुस्लिम ब्रदरहुड र मोर्सीको सत्तारूढ एलायन्सका अन्य पार्टी अरुको रियालीले उग्र रूप लिएपछि सेनाले गोली चलाएको थियो सेनाले चलाएको गोली लागेर तीनजनाको मृत्यु भएपछि प्रदर्शन हिंसाको बाटोमा मोडेको अधिकारीहरूले बताएका छन् घटनामा घाइते भएका तिन सय अठारजनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ मोर्सीलाई सेनाले अपदस्थ गरेपछि देशका धेरैजसो भागमा प्रदर्शन भइरहेका छन् नजर बन्दमा राखिएको भनिएको रिपब्लिकन गार्डको मुख्यालय नजिक मोर्सी समर्थकले कब्जा समाएर बसेका छन् उनीहरूले अपदस्थ राष्ट्रपति मर्सीलाई सत्तामा पुनर्बहाली नगरेसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् खेल समाचार त्रिकोणात्मक क्रिकेट श्रृङ्खला अन्तर्गत भारतले गैराती वेस्ट इन्डिजलाई एक सय दुई रनले हराएको छ क्विन्स पार्क ओभल टिनिडाडमा भएको खेल वर्षाले प्रभावित भएपछि डकवर्थ लेबिस नियमका आधारमा उन्चालिस ओभरमा दुई सय चौरात्तर रनको लक्ष्य पाएको वेस्ट इन्डिज एक सय एकहत्तर रनमा समेटियो जोनसन चार्ल्सले पैँतालिस र केमा रोसले चौतिस रन जोड्न बाहेक अरूले राम्रो प्रदर्शन गर्न सकेनन् भारतका भुवनेश्वर कुमार र उमेश यादव यादवले समान तिन तिन तथा इशान्त शर्मा र रविन्द्र जडेजाले दुई दुई विकेट लिए पहिले ब्याटिङ गरेको भारतले पुरै पचास ओभर खेलेर सात विकेटको क्षतिमा तीन सय एघार रन बनाएको थियो टिमका लागि विराट कोहलीले त्रियासी बलमा तेह्र चौका र दुई छक्का सहित एक सय दुई रनको योगदान गरे यस्तै शिखर धवनले उनासत्तरी र रोहित शर्माले छयालिस रन मुरली विजयले सत्ताइस र रविचन्द्रन आश्विनले नट आउट पच्चिस रन जोडे जितपछि भारतले फाइनल प्रवेशको सम्भावना कायम राखेको छ शीर्ष स्थानमा रहेको वेस्ट इन्डिजको नौ अङ्क छ भने भारत र श्रीलङ्काको समान पाँच पाँच अङ्क छ रन रेटका आधारमा श्रीलङ्का अगाडि रहेकाले अब हुने दुई खेल श्रीलङ्काले हारे मात्र भारत फाइनल प्रवेश गर्न सक्नेछ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक उच्च स्तरीय राजनैतिक समितिको बैठक जारी राष्ट्रिय योजना आयोगले तयार पारेको त्रिवर्ष योजनाको माथिको छलफल आज सकिने अन्तर्राष्ट्रिय सहकारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै सहकारीले नेपालको स्थानीय अर्थतन्त्रलाई बलियो पारेको मन्त्री परिषदका अध्यक्ष रेग्मीको भनाई एजेपका पदस्थ राष्ट्रपति मोर्सीका समर्थक र विरोधी बीच भएको हिंसात्मक सङ्घर्षमा कम्तीमा बाह्रजनाको मृत्यु र त्रिकोणात्मक क्रिकेट श्रृङ्खलामा भारतद्वारा वेस्ट इन्डिज एक रनको फराकिलो अन्तरले पराजित हवस् अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan